गर्ने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one एमालेको मतदानको मतगणना भोलि मात्र हुने पदाधिकारी सकिएपछि केन्द्रीय सदस्यको गणना हुने अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री कोइराला एक हप्तापछि स्वदेश फर्कन सक्ने चिकित्सकको भनाई उपचारको परिणाम राम्रो आएको दावी अवरुद्ध बाटो खुलाउने क्रममा प्रहरी र स्थानीय वासीबीच भण्डारामा झडप केही घाइते अपहरणको आरोपमा नवलप्रासीमा पाँच भारतीय सहित दसजना पक्राउ भारतीय प्रधानमन्त्री मोदीलाई अमेरिका भ्रमणको निम्तो मोदीद्वारा निम्तो स्वीकार पूर्वी युक्रेनमा पृथकतावादीले गरेको आक्रमणमा उन्नाइस सेनाको मृत्यु र विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि ब्राजिल र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुँदै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी सुजितासँगै म ध्रुवराज नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भोलि मात्र हुने भएको छ आज गर्ने तयारी गरिएको भए पनि अन्तिममा आएर भोलिका लागि सारिएको हो भोलि बिहान आठ बजीबाट मतगणना शुरू हुनेछ सचिवका उम्मेद्वार योगेश भट्टराईले दुवै पक्षको समर्थनमा मतगणना सारिएको बताउनुभयो सर्वोच्च बारको चुनाव निर्वाचन आयोगका कर्मचारी तालिममा भएको र नेताहरू छलफलमा रहेकाले मतगणना निर्वाचन सारिएको एमालेको निर्वाचन आयोगले जनाएको भएको छ यसअघि मध्याहबाट शुरू हुने भनिएको मतगणना तयारी नपुगेको भन्दै अपराह तीन बजेर पछि पाँच बजेका लागि सारिएको थियो मतगणना स्थल दशरथ रंगशाला स्थित राष्ट्रिय खेलकुद परिषदमा नेता कार्यकर्ता भने मध्याह नै पुगेका थिए सुरुमा पदाधिकारीको मात्रै मतगणना गरिनेछ पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्य र केन्द्रीय आयोगको मतगणना एकैसाथ शुरू गरिनेछ नयाँ नेतृत्व चयनका लागि चयनका लागि हिजो बेलुकी साढे पाँच बजेबाट शुरू भएको मतदान आज बिहान तीन बजे मात्र सकिएको थियो कुल दुई हजार एक सय छिहत्तर प्रतिनिधि रहेको एक्काइस सय चौन्न जना प्रतिनिधिले मतदान गरेका थिए मतदान प्रक्रियामा बाइस प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ कुल एक सदस्य केन्द्रीय कमिटिमा अध्यक्षका प्रत्याशी माधव कुमार नेपाल र नेता केपी शर्मा ओली समूहले सबै पद प्यानलले बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् यस्तै केन्द्रीय र वैकल्पिकमा गरी चौध जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् यस्तै केन्द्रीय निर्वाचन आयोग लेखा परीक्षण आयोग र अनुशासन निर्वाचन आयोगका पदाधिकारीको पनि निर्वाचन एकै साथ गरिएको थियो अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइरालालाई चिकित्सकले एक हप्तापछि स्वदेश फर्कन सक्ने बताएका छन् प्रधानमन्त्रीको उपचारमा सम्पन्न चिकित्सकहरूले उहाँलाई दिएको रेडियोथेरापीको क्लिनिकल र रेडियोलोजिकल परिणाम निकै उत्कृष्ट रहेको भन्दै न्यूयोर्कमा झण्डै एक हप्ताको आरामपछि कोइराला घर फर्कन सक्षम हुने बताएका प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर कवीरनाथ योगीले जानकारी दिनुभयो रेडियोथेरापी पछिको परामर्श र छातीको एक्सरेका लागि अस्पताल अस्पताल पुगेका बेला डाक्टर योगीले प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूसँग उहाँको स्वास्थ्य अवस्थाबारे छलफल गरेको अमेरिकामा रहेको नेपाली स्थायी नियोगले जनाएको छ फोक्सोमा सेतो दाग देखिएपछि असार दुई गते अमेरिका पुग्नुभएका प्रधानमन्त्रीको उपचारका क्रममा न्यूयोर्कमा रहेको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा पाँच चरणमा रेडियोथेरापी गरिएको थियो एकीकृत नेकपा माओवादीले विभिन्न जिल्लामा देखिएको विवाद समाधानका लागि कार्यदल बनाएको छ स्थायी समितिको आज बसेको बैठकले सचिव वर्षमान पुन अनन्तको संयोजकत्वमा देवेन्द्र पौडेल र विश्वभक्त दुलाल रहेको कार्यदल गठन गरेको हो कार्यदलले विभिन्न जिल्लाहरूमा देखिएका संगठनात्मक समस्याबारे अध्ययन गरी समाधान गर्ने जिम्मेवारी पाएको छ पछिल्लो पटक नेता डाक्टर बाबुराम भट्टराई पक्षीले मकानपुर सिन्धुली लगायतका जिल्लामा समानान्तर समिति बनाएको छ बैठकले पार्टीभित्र भइरहेको भइरहेको छलफल र बहसलाई सहज बनाउन दक्ष प्रचण्डको नेतृत्वमा छ सदस्यीय वैचारिक बहस व्यवस्थापन समिति बनाएको छ समितिमा वरिष्ठ नेता बाबुराम भट्टराई उपाध्यक्षमा दुई नारायण श्रेष्ठ प्रकाश पुष्पबहादुर बोकटी महासचिव कृष्णबहादुर महरा र सचिव टोकबहादुर रायमाझी छन् स्थायी समिति बैठकले श्रावण शान्तसम्म पूरा गर्ने गरी जिल्ला स्तरको प्रशिक्षण कार्यक्रमहरू तय गरेको छ कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा पदाधिकारी स्थायी समिति र पोलिट ब्यूरो सदस्य सदस्यलाई तोकिएको छ नगरपालिकाका ओडाहरू र गाविस स्तरका पार्टी प्रशिक्षणहरू जान केन्द्रीय सदस्य केन्द्रीय सल्लाहकार सदस्यहरू र केन्द्रीय परिषद सदस्यलाई पठाउने माओवादीले जनाएको छ पार्टी विधान अनुसार संगठनात्मक कामलाई थप व्यवस्थित गर्न पार्टी नियमावली बनाउने निर्णय गर्दै उपाध्यक्ष पुष्पबहादुर बोगटीको नेतृत्वमा मसौदा समिति बनाउने निर्णय भएको माओवादीले जनाएको छ बैठकले पार्टी सदस्यहरू दुई तहको कार्यकारी पदमा नरहने व्यवस्था कार्यविधिमा भएको भन्दै तहको कार्यकारी पदमा रहेकाहरूलाई कुनै एक पद श्रावण मसान्तभित्र त्याग गर्न निर्देशन दिएको छ साथै सम्मेलन गर्न बाँकी जिल्लाहरूलाई यथाशीघ्र गर्न भनिएको छ भने मनोनयन गर्न र पदाधिकारी चयन गर्न बाँकी रहेका जिल्लाहरूले साउन मसान्तसम्ममा सम्म पूरा गरी सक्नुपर्ने जनाएको छ नेकपा माओवादीको गत असार अठार गतदेखि जारी केन्द्रीय समितिको बैठककै निरन्तरतामा आजबाट केन्द्रीय समितिको विस्तारित बैठक शुरू भएको छ केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्य मात्र सहभागी रहेकोमा विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यहरू समेत सहभागी रहेका छन् माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको राजनैतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्र विक्रम चन्दले फरक प्रस्ताव पेश गरेपछि थप चुनाव छलफलका लागि विस्तारित बैठक बोलाइएको हो बैठकमा अध्यक्ष वैद्यले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा सहितको प्रस्ताव प्रस्तुत गरेकोमा त्यसमा असहमति जनाउँदै सचिव चन्दले जनयुद्धको निरन्तरतामा जनविद्रोहको कार्यदिशाको प्रस्ताव पेश गर्नु भएको छ अध्यक्ष वैद्यले संक्रमणकाल रहेसम्म विद्रोहको सम्भावना रहने बताउँदै पार्टीले विद्रोहको तयारीमा लाग्नुपर्ने ए माओवादी सहितको मोर्चा बनाएर जनपक्ष संविधान निर्माणका लागि दबाव दिनुपर्ने आफ्नो प्रतिवेदनमा उल्लेख गर्नु गर्नु भएको छ दुईवटा प्रतिवेदनमा सहमति नजुटेपछि आजबाट विस्तारित बैठक सुरु भएको हो संविधान सभामा प्रतिनिधित्व गर्ने र बाहिर रहेका साना दलहरूले आज मोर्चा गठन गर्ने विषयमा छलफल गरिरहेका छन् एकीकृत माओवादी संघीय समाजवादी र मधेसवादी दलहरूले पहिचानका आधारमा संघीयता निर्माण गर्न भन्दै मोर्चा घोषणा गरेको तीन दिनभित्रै फेरि साना दलहरूले पनि उही उद्देश्य राखेर मोर्चा घोषणा गर्न लागेका हुन् मोर्चा गठनका लागि अहिले कालीमाटी बेङ्कुटमा छलफल भइरहेको खुमुवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष तथा सभासद रामकुमार राईले जानकारी दिनुभयो मोर्चा मकुमुवान राष्ट्रिय मोर्चा सहित आदिवासी जनजाति पार्टी थरोड तराई पार्टी नेपाल नेपाल राष्ट्रिय पार्टी राष्ट्रिय जनमुक्ति पार्टी सामाजिक लोकतान्त्रिक पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय संघीय लिम्बुवान राज्य परिषद आबद्ध छनृ उप प्रधानमन्त्री प्रकाश मानसिंहले प्रत्यक्षतर्फ चुनाव जितेका सभासदलाई पाँच करोड़ रूपियाँ दिने गरी बजेटमा व्यवस्था गरिने बताउनु भएको छ हेटौँडामा आज भएको कार्यक्रममा बोल्दै उप प्रधानमन्त्री सिंहले आइतबार बजेट आउने र प्रत्यक्षतर्फ चुनाव जितेका दुई सय चालिसजना सभासदलाई पाँच करोड़ रूपियाँ दिने व्यवस्था गरिने जानकारी दिनुभयो सबै निर्वाचन क्षेत्रमा विकासको काम गर्न पाँच करोड़ रूपियाँका दरले रकम छुट्याउन लागेको उहाँले बताउनुभयो हरेक चुनाव क्षेत्रमा जाने बजेटबाट सबैको सल्लाहमा सभासदले रकम विकासका काममा लगाउन सक्ने उप प्रधानमन्त्री सिंहको भनाइ छ स्थानीय विकास मन्त्री समेत रहेका उप प्रधानमन्त्री सिंहले स्थानीय निकायको चुनाव गर्नका लागि पनि बजेट छुट्याइएको जानकारी दिनुभयो यसैबीच शाही युवा शक्ति नेपालले सभासदलाई पाँच करोड़ रूपियाँ दिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ संविधान सभा घेराउदेखि देशभरि नै विरोध प्रदर्शन गर्ने शाही युवा शक्ति नेपालले जनाएको छ काठमाडौँमा पत्रकार सम्मेलन गरेर शाही युवा शक्ति नेपालले सभासदहरूको मुख्य जिम्मेवारी समयमै संविधान जारी गर्ने भन्दै पाँच करोड़ रूपियाँ दिए आन्दोलन गर्ने चेतावनी दिएको हो संस्थाका अध्यक्ष पशुपति खड्काले सभासदहरूले पाँच करोड़ मागेर फेरि मुलुकमा भ्रष्टाचार बढाउन खोजेको आरोप लगाउनुभयो पूर्वी चितवनको भण्डारा एक खहरेमा आज प्रहरी र स्थानीय बीच झडप हुँदा केही घाइते भएका छन् घाइते मध्ये विशाल राईको अवस्था गम्भीर छ साथै केहीलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ यही असार चौबिस गते भण्डारामा भएको दुर्घटनाको विषयलाई लिएर आफन्त एवं त्यहाँका स्थानीयहरू प्रदर्शनमा उत्रिएको स्थानीयले जानकारी दिएका छन् स्थानीयका अनुसार भण्डारकी मनोज लाले नशालु पदार्थ सेवन गरी आफ्नो निजी कारले ठक्कर दिँदा असार चौबिस गते एकजनाको मृत्यु र दुईजना गम्भीर घाइते भएका थिए भण्डाराकी विशाल श्रेष्ठको मृत्यु भएको हो भने कविराज सौलागाई र दिनेश पौडेल गम्भीर घाइते भएका थिए ठक्कर दिने चालक वर्तौला भने हाल फरार रहेका छन् प्रहरीको मेलेमतोमा वर्तौलालाई लुकाइएको पनि स्थानीयले आरोप समेत लगाएका छन् ठक्कर दिने वर्तौलालाई खोजी गरी कार्यवाही तथा क्षतिपूर्ति दिनुपर्ने मागसहित उनी प्रहरीहरूले आसम महेन्द्र राजमार्ग समेत अवरूद्ध गरेका थिए अहिले भने प्रहरीले बल प्रयोग गरी अवरूद्ध राजमार्ग सुचारू गरेको छ प्रदर्शनकारीको भीड़भाड़लाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै असुर ग्यास समेत प्रहार गरेको छ पूर्वी चितवनको कठार गाविसलाई आज साक्षर गाविस घोषणा गरिएको छ यससँगै जिल्लामा साक्षर गाविस घोषणा हुने संख्या बीस पुगेको छ यसअघि पछिल्लो पटक पेप्ले गाविस उन्नाइसौं गाविसको रूपमा साक्षर घोषणा भएको थियो कठार गाविसको जीवनपुर निम्न माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका बीच साक्षर गाविस घोषणा गरिएको हो गाविसमा रहेका दुई हजार तीन सय पाँच निरक्षर मध्ये दुई हजार दुई सय चौरासी जनालाई साक्षर बनाएपछि साक्षर गाविस घोषणा गरिएको हो अब गाविसमा एक्काइसजना मात्र निरक्षर रहेको कठार सामुदायिक अध्ययन केन्द्रका कोषाध्यक्ष बलराम बरदेवाले जानकारी दिनुभयो बाँकी रहेकाहरू वृद्ध आँखा नदेख्ने अशक्त रहेको बरदेवाले बताउनुभयो साक्षरता कक्षाका लागि गाविसमा नब्बेवटा कक्षा सञ्चालन गरिएको थियो कठार गाविसमा एघार हजार तीन सय उन्नाइस जनसङ्ख्या छ जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यको प्रमुख आतिथ्यता तथा केन्द्रका अध्यक्ष एमबहादुर ढुङ्गानाको अध्यक्षतामा घोषणा कार्यक्रम भएको थियो काठमाडौँको विष्णुमती खोलाको किनारमा आज एक प्रहरी जवानको शव भेटिएको छ भ्याले कोल स्टोर नजिकै रहेको विष्णुमती खोलाको किनारमा हत्या गरिएको अवस्थामा जवानको शव भेटिएको प्रहरीले जनाएको छ हनुमान ढुक्कामा कार्यरत प्रहरी जवान अनिल तिवारी रहेको प्रहरीको भनाइ छ जवान तिवारीको कञ्चटमा गोली हानेर हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ हनुमान ढुक्कामा उनी घुमुवा प्रहरीका रूपमा काम गरिरहेको प्रहरीले बताएको छ घटनाको अनुसन्धान बहिरहेको छ अपहरण गरेको आरोपमा नवलप्रासीमा प्रहरीले पाँच भारतीय सहित दसजनालाई पक्राउ गरेको छ नवलप्रासीका एकजना व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट भारतीय सवारी साधनसहित पक्राउ गर्न सफल भएको हो प्रहरीले अपहरणमा परेका व्यक्तिको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी थप थप कानूनी प्रक्रिया अघि बढाएको बताएको छ तर प्रहरले उजुरीकर्ता वा अपहरण भएका भनिएको व्यक्तिको बारे कुनै सूचना बाहिर ल्याएको छैन पक्र परेका सबैलाई अपहरण तथा शरीक बन्धक एन बमोजिम सात दिनको म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमार थापाले बताउनुभयो अपहरणको आरोपमा पक्र पर्नेमा नवलप्रासे हवाका बयालिस वर्ष मदन जयसवाल पक्ली हवाका चौवालिस वर्ष राम अवतार बानिया बेदौलीका पचास वर्षीय रामानन्द गुप्ता त्रिवेणी सुस्ताका एकतिस वर्षीय तिमोल शाह रौनिया र महेशपुरका सत्तालिस वर्षीय मोतीलाल मौर्य रहेका छन् यसरी नै पक्राउ पर्नेमा भारतीय नागरिकहरूमा भारत महाराजगंज जिल्लाका छब्बीस वर्षीय वीरेन्द्र गुप्ता पैंतिस वर्षीय राजेश बानिया सवारी चालक बत्तीस वर्षीय बल्ली यादव छत्तीस वर्षीय सुबोध कुमार र बयालिस वर्षीय असलम अली रहेको जिल्ला प्रहरीकारले नवल नवलप्रासीले जनाएको छ असार पच्चिस गते नानगढबाट जबरजस्ती बन्धक बनाई यूपी छप्पन्न एम बिस बिस नम्बरको भारतीय जीवको प्रयोग गरी उजुरीकर्ताहरू अपहरणमा गरेको जीवको प्रयोग गरी उजुरीकर्तालाई अपहरण गरेको प्रहरीको आरोप छ पूर्वी चितवनको जुटपानी नै स्थित मुनलाइट अवस्थी माविले दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा छात्रतर्फ पूर्वी चितवन प्रथम रचना सेर उत्तीर्ण हुन सफल सत्ताइसजना विद्यार्थीलाई आज सम्मान गरेको छ उनानब्बे दशमलव तीन आठ प्रतिशत अङ्क ल्याई पूर्वी चितवन प्रथम विष्ट सेर विद्यालयका सत्ताइसजना विद्यार्थीलाई सम्मान पत्र र अबिर लगाई सम्मान गरिएको थियो सो कार्यक्रमका प्रमुख अतिथि एवं प्याप सञ्चित उनका अध्यक्ष बेलबहादुर गुरूङ र विद्यालयका निर्देशक चित्रबहादुर रायमाझीले संयुक्त रूपमा विद्यार्थीलाई सम्मान गर्नुभएको थियो कार्यक्रममा विद्यालयका निर्देशक चित्रबहादुर रायमाझीले ग्रामीण क्षेत्रमा स्थापना भएर पनि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सक्ने क्षमता प्रस्तुत गरी विद्यालयले नमूना पेश गरेको बताउनुभयो कार्यक्रममा शिक्षक अभिभावक संघ लाइटका अध्यक्ष लालु प्रसाद दाहाल प्याप्सन चितवनका उपाध्यक्ष शिव बाबु छेत्री कोषाध्यक्ष गिरिराज केसी सोसेब चितवनका अध्यक्ष बालहरि देवकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो सोही अवसरमा विद्यालयद्वारा आयोजित वक्तित्व कला प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो विद्यालयका निर्देशक चित्रबहादुर रायमाचीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न थियो राज्यले बारको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीको भनाइप्रति तपाईँको विचार के छ ए योजना ल्याए राम्रै हो बी युवावर्गप्रतिको चिन्ता र से आश गरौं भर नपरौं तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए योजना ल्याए राम्रै हो भन्नेमा पैंतालिस प्रतिशत बी युवा वर्गप्रतिको चिन्ता भन्नेमा तेइस प्रतिशत र आश गरौं भर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 अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्तो भएको छ अमेरिकी विदेश उपमन्त्री विलियम्स ब्रन्सले प्रधानमन्त्री मोदीलाई भेटेर ओबामाको निम्तो थमाएका हुन् यसअघि मोदीलाई अमेरिकाले विश्वास समेत नदिएर अपमानित गरेको थियो अन्तर्राष्ट्रिय संचार माध्यमले अनुसार अमेरिकी राष्ट्रपति ओबामाले मोदीलाई पठाएको निम्तो पत्रमा एक्काइसौं शताब्दीमा अमेरिका भारतसँग मिलेर अघि बढ्न इच्छुक रहेको उल्लेख छ सन् दुई हजार पाँचमा अमेरिकाले नरेन्द्र मोदीलाई भिसा दिन इन्कार गरेको थियो मोदी त्यसबेला गुजरातका मुख्य मुख्यमन्त्री हुनुहुन्थ्यो सन् दुई हजार दुईको दंगाललाई आधार बनाएर अमेरिकाले मोदीलाई भिसा नदिएको हो भारतीय प्रधानमन्त्री मोदीले ओबामाको निम्तोलाई स्वीकार गर्नुभएको छ तर उहाँले अमेरिका भ्रमण कहिले गर्ने भन्ने टुङ्गो लागेको छैन यद्यपि संयुक्त राष्ट्र संघको महासभा बैठकको समय पारेर आगामी सेप्टेम्बरमा उहाँले व्हाइट हाउस टेक्ने अनुमान गरिएको छ भारतीय सत्तामा मोदीको आगमनले भारत र अमेरिकाको सम्बन्ध कस्तो रहला भन्ने चासो दक्षिण एसियामा बढ़िरहेका बेला उमाको निम्तोले दुई देशको सम्बन्ध विगतको जस्तै सुमधुर रहने संकेत गरेको छ भारतका वामपन्थी दलहरूले मध्य अमेरिकाको पिछगुल नीतिलाई निरन्तरता दिने निरन्तरता दिने दावी समेत उहाँको आलोचना गर्दै आएका छन् पूर्वी युक्रेनको एक सैनिक अखडामा रसिया समर्थित पृथकतावादीहरूले गरेको रकेट आक्रमणमा परि उन्नाइस सैनिक मृत्यु भएको छ सो आक्रमणमा अन्य पचपन्न जना घाइते भएका छन् आक्रमण आज बिहान सबेरै गरिएको युक्रेनी सैनिक प्रवक्ताले बताएका छन् खेल समाचार विश्वकप फुटबल प्रतियोगिता सन् दुई हजार चौधको तेस्रो स्थानका लागि आज राति ब्राजिल र नेदरल्याण्ड सामने सामने हुने भएका छन् ब्राजिलको लियामा हुने सो प्रतियोगिताको खेल बिहान एक बजेर पैंतालिस बजे शुरू हुनेछ सेमी फाइनलमा ब्राजिल जर्मनीसँग एक सातको फ्राकिलो गोल अन्तरले पराजित भएपछि तेस्रो स्थानको लागि भिन्न लागेको हो हारसँगै ब्राजिल विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा नै यति फ्राकिलो गोल अन्तरले पराजित हुने पहिलो टीम समेत बनेको छ पाँच पटकको विश्वकप विजेता ब्राजिल यसअघि सन् उन्नाइस सय अन्ठानब्बेमा भएको विश्वकपमा फ्रान्ससँग सुन्ना तीन गोल अन्तरले हार बिहेरेको थियो त्यस्तै गत संस्करणको विश्वकपमा उपविजेता बनेको नेदरल्याण्डसको उपाधि जित्ने सपना यसपटक पनि चकनाचुर हुन पुग्यो सेमी फाइनल खेलमा नेदरल्याण्ड्स अर्जेन्टिनासँग ट्राई ब्रेकरमा दुई चार गोलले पराजित भएको थियो एमालेको मतदानको मतगणना भोलि मात्रै पदाधिकारी सकिएपछि केन्द्रीय सदस्यको गणना हुने अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री कोइराला एक हप्तापछि स्वदेश फर्कन सक्ने चिकित्सकको भनाई उपचारको परिणाम राम्रो आएको दावी अवरुद्ध बाटो खुलाउने क्रममा प्रहरी स्थानीय वास्तबीच भण्डारामा झडप केही घाइते अपहरणको आरोपमा नवलप्रासीमा पाँच भारतीय सहित दसजना पक्राउ भारतीय प्रधानमन्त्री मोदीलाई अमेरिका भ्रमणको निम्तो मोदीद्वारा निम्तो स्वीकार पूर्वी युक्रेनमा पृथकतावादीले गरेको आक्रमणमा उन्नाइस सैनिकको मृत्यु र विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि ब्राजिल र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुँदै अवस्था साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी सुजितासँगै ध्रुवराज विदा भए नमस्कार यस अर्पण साथ में Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथ का फिटिंग सामान दक्ष प्लम्बर